मेरो प्राविको जागिर अनि दाजुको पनि प्राविको जागिर जागिरले मात्रै पुग्दैन खेतीपाती कृषि पनि गरेर केही हुन्छ भनेर हामीले गत वर्ष पनि केही पन्ध्र सय बिरुवा जति लगाएका थियौँ त्यसबाट हामी सफल भयौँ पेसाले उनीहरू दुवै भाइ प्रावि तका शिक्षक हुन् बिहान भालेको डाकोसँगै उठ्नु बारीमा जानु र धसिएर काम गर्नु अनि खाना खाएर विद्यालय जानु फेरि साँझ फर्केर पुनः बारीमा पसेर राति अबेरसम्म बत्ती बालेर काम गर्नु उनीहरू को दिनचर्य हो घरदेखि नौ बजेसम्म काम गर्छौँ अनि साँझ चार बजेपछि राति आठ नौ पनि बज्छ कहिले काहीँ बारीमा बत्ती बालेर पनि काम गर्छौँ हामी त्यसरी रातको समयमा बारीमा बत्ती बालेको देखेपछि उनका विद्यार्थीहरूले भन्ने गर्दछन् ल हेर यो रातमा पनि जीवन सर र लक्ष्मण सरले काम गर्दै हुनुहुन्छ जीवन र लक्ष्मण सर गुल्मी हुँगा गाउँका शिक्षक मात्र होइनन् व्यावसायिक तरकारी खेती गर्ने त्यस गाउँका अगुवा कृषक पनि हुन् एउटा समूह बनाएका छौँ त्यो समूहले फेरि सम्पूर्ण साथीहरूले यस्तै टमाटर खेती गरेर हामीले आफ्नो गाउँलाई सफलताको दिशातर्फ लानको लागि हामीले प्रयास गरिरहेका छौँ हुँका एक ठुला पोखरा निवासी बत्तीस वर्षीय जीवन भण्डारी र उहाँका भाइ तिस वर्षीय लक्ष्मण भण्डारीले अहिले आफ्नो युवा जोस घरको माटोमा लगाएर सुन फलाएका छन् भन्दा फरक पर्दैन जबकि उहाँहरूले बढीमा छ महिनाभर काम गरेको टमाटर खेतीबाट सात लाख रुपियाँ चोखो आम्दानी लिने गरेको बताउनुहुन्छ सात हजार बिरुवा हामीले लगाएका छौँ र त्यो बिरुवाहरू सबै अब फलेर पाक्ने तयारीमा छ अत्यन्त राम्रो छ पैँचो पसल प्रणालीसँग सम्झौता हामी गरिसकेका छौँ र बिक्री पनि सुरु गरिसकेका छौँ प्रेमजी सात हजार बिरुवाबाट हामी दुई सय पचास क्विन्टल अनुमान गरेका छौँ प्रति केजी एकतिस रुपियाँमा सम्झौता गऱ्यौँ एकतिस एकतिसले भनेपछि सात लाख रुपियाँ पर्ने भयो होइन त हजुर सात लाख रुपियाँ श्रमका अलावा उहाँहरूले डेढ लाख रुपियाँ लगानी गर्नुभएको थियो जुन लगानी टमाटरसँगै लगाएको बन्दागोपीले उठाउने उहाँहरूको भनाइ छ हामीसँग पाँच हजार बिरुवा बन्दाकोपी छ बन्दाकोपीले हाम्रो सबै लगानी उठाउँछ कति लगानी गर्नु भएको थियो तपाईँले हामीले अहिलेसम्म डेढ लाख रुपियाँ लगानी गरिसक्यौँ भनेपछि बन्दले लगानी उठाउने भयो र सात लाख रुपियाँ चाहिँ चोखो आम्दानी लिने हुनुभयो होइन हजुर सात लाख रुपियाँ फाइदा हुन्छ आफ्नो पुरै पाँच रोपनी बारीमा उक्त खेती गर्नुभएका उहाँहरूले परम्परागत खेती कोदो मकैको भन्दा चौगुना बढी आम्दानी लिएको बताउनुहुन्छ उहाँहरूले आगामी वर्ष अरूको पाँच रोपनी जमिन भाडामा लिएर पन्ध्र हजार बोट टमाटर खेती गरेर वार्षिक पन्ध्र लाख भन्दा बढी आमदानी लिने लक्ष्य लिएको बताउनुहुन्छ गत वर्षदेखि हामीले व्यवसाय सुरु गरौँ न त भनेर हामी दुई भाइले सुरु गऱ्यौँ पन्ध्र सय बोटबाट सुरु गरेको हामीले सफलता प्राप्त गर्दै अहिले सात हजार बिरुवा लगायौँ अनि हाम्रो आगामी लक्ष्य चाहिँ अब अर्को वर्ष चाहिँ पन्ध्रदेखि बिस हजारसम्म हामीले बारीहरू लिजमा लिएर पन्ध्र बिस हजार टमाटर लगाउने हामीले लक्ष्य राखेका छौँ त्यस्तै शिक्षक जीवनकी पत्नी ज्योति भण्डारी पसलमा भन्दा भन्दा बढी समय त्यसै खेतीपातीमा लगाउने गरेको बताउनुहुन्छ जनजागृति उच्च माध्यमिक विद्यालय हुगामा जीवन भण्डारीले पढाउने गर्नुहुन्छ भने भाइ लक्ष्मणले पिपलधारा प्राथमिक विद्यालय पल्लीकोटमा पढाउनुहुन्छ त्यस्तै उहाँकी श्रीमती कविता भण्डारी पनि बुद्धि विनोद प्राथमिक विद्यालय कि बाल शिक्षिका हुनुहुन्छ एकै परिवारका ती तिनैजना शिक्षकको तरकारी खेतीमा गरेको त्यो पौरख देखेपछि पछि अहिले त्यस गाउँका सयौं कृषक व्यवसायिक तरकारी खेतीमा लागेको स्थानीय कर्मी प्रेमचन्द्र भण्डारीले बताउनु भयो करिब सयजना पैँचो पसल प्राली बले टक्सारका प्रबन्ध निर्देशक ध्रुव नेउपानेका अनुसार यस वर्ष त्यस हुगा गाविसबाट मात्रै दुई करोडको तरकारी त्यस प्रालीले निर्यात गर्दैछ नेउपानेको अनुभवमा पनि अहिले बढी मात्रामा शिक्षकहरू नै आधुनिक कृषि प्रणालीको विकासमा अभ्यस्त छन् उता हर्दिनेटा दुई पानीका शिक्षक शशी सरका नामले परिचित चतुर्भुज पन्थले पनि त्यहाँका मौरीपाला कृषकहरूको नेतृत्व गर्नुभएको छ उहाँ पनि प्रावि शिक्षक हुनुहुन्छ तर शिक्षकको तलबभन्दा बढी उहाँले वार्षिक तिन लाख रुपियाँ मौरी पालनबाट कमाउने गर्नुभएको छ उहाँ सहित गुल्मीका हरेक गाविसका शिक्षकहरू व्यावसायिक तरकारी खेती माछा कुखुरा बङ्गुर र बाख्रा पालनमा लागेका छन् रेसुङ्गा नगरपालिका दस उपल्लो तमगास घर भई महेन्द्र उच्च माध्यमिक विद्यालय तमगासका शिक्षक कृष्ण प्रसाद मरासिनी पनि अब शिक्षकहरूले नेतृत्व गरेर कृषि जलविद्युत र पर्यटन विकासमा विद्यालय बाहेकको समय खर्चिएर देशको अर्थतन्त्र मजबुत पार्नुपर्ने धारणा राख्नुहुन्छ वास्तवमा मैले भन्नुपर्दा नेपालको विकास भनेको चाहिँ एग्रिकल्चर हाइड्रो पावर र टुरिज्मबाट छ त्यसमध्ये पनि एग्रिकल्चरको सम्भावना चाहिँ धेरै भएको हुनाले हामीले एग्रिकल्चरतर्फ चाहिँ ध्यान दिनुपर्छ आधुनिक प्रविधिहरू भित्राएर हामीले खेती गर्न सक्छ सकेमा राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ र अहिले जुन प्राङ्गारिक खेतीतर्फ चाहिँ मान्छेहरूको बढ्दो आकर्षण भइरहेको अवस्थामा त्यसलाई हामीले चाहिँ क्यास गर्न सकियो भने अझ त्यसबाट थुप्रै फाइदाहरू लिन सकिन्छ र आफ्नो जीवनशैलीमै परिवर्तन ल्याउन सकिन्छ र हामी राज्यको एउटा सचेत वर्ग भएको हुनाले त्यो सचेत वर्गले चाहिँ कुनै पनि राम्रो कार्यको थालनी आफैबाट गर्नुपर्छ भन्ने सन्देश चाहिँ म दिन चाहन्छु विगतमा शिक्षकहरू विद्यालय समयमै राजनीतिमा लागे भन्ने आलोचना पनि खेप्नु परिरहेको थियो मलाई लाग्छ अहिले पछिल्लो चरण शिक्षक बने नमुना कृषक हुँगा लगायत विभिन्न ठाउँको उदाहरण दिँदाखेरि होइन हजुर प्रेमजी अत्यन्त राम्रो कुरा गर्नुभयो जुन कृषितर्फ चाहिँ शिक्षकहरू आकर्षित भएका छन् यो गुल्मीमा एउटा उदाहरण पनि बनेको छ र अन्य जिल्लाहरूमा पनि यसतर्फ आकर्षण बढिरहेको छ वास्तवमा मुगाका साथीहरूले चाहिँ एउटा सुरुवात गर्नुभएको छ यसभन्दा अगाडि माछा पालनमा चाहिँ हाम्रो रानीवासको कृष्ण गेवाली सरले गर्नुभएको थियो र उहाँले दोस्रो गुल्मी महोत्सवमा एउटा स्टल लिएर माछाको व्यापार पनि गर्नुभयो यो पनि एउटा उदाहरणीय काम हो हुन पनि हुँगाका ती शिक्षक दुवै जीवन भण्डारी र लक्ष्मण भण्डारीको शिक्षक को छ महिनाको तलब जोड्दा जम्मा एक लाख सत्र हजार एक सय चालिस रुपियाँ चालिस रुपियाँ हुन आउँछ तर उहाँहरू तिनैजना शिक्षकहरूको तलबको झन्डै दोब्बर कमाई छ महिनाको टमाटर खेतीले दिएको छ यसर्थ तपाईँ पनि ती शिक्षकहरूले जस्तै आफ्नै खेतबारीमा सुन फलाउने कि आर्थिक रिपोर्टका लागि प्रेम सुनार गुल्मी